अछाम जिल्ला अस्पताल देशकै उत्कृष्ट स्वास्थ्य संस्था घोषित यस वर्ष क्षेत्रीय स्तरको मूल्याङ्कनबाट सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपाल उत्कृष्ट यस वर्षको माध्यमिक शिक्षा परीक्षामा डडेलधुराबाट तीन हजार बढी परीक्षार्थी सहभागी हुने ग्रेड वृद्धिका लागि डी र ई ग्रेड प्राप्त भएका विषयको मात्रै परीक्षा दिनुपर्ने सुकुम्बासी समस्या समाधानका लागि आइएको महत्वाकांक्षी योजना अलपत्र समस्या समाधानको काम स्थगन हुँदा डडेलधुराका सुकुम्बासी मारमा र सुदूरपश्चिममा सर्वाधिक राशिको साहित्यिक पुरस्कारको घोषणा कञ्चनपुरका एक युवाको पीडा चार वर्ष मलेसियामा दुःख गरेर घर फर्किँदा न श्रीमती न सम्पत्ति प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु अछाम जिल्ला अस्पताल देशको उत्कृष्ट स्वास्थ्य संस्था घोषणा भएको छ पाँचौं स्वास्थ्य सेवा दिवसका अवसरमा उत्कृष्ट स्वास्थ्य संस्था डाक्टर र स्वास्थ्य कर्मीहरूलाई पुरस्कृत गरिएको हो पुरस्कृत हुने स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्य कार्यालय अछाम पहिलो जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत दोस्रो र जिल्ला स्वास्थ्य कार्यालय बैतडी तेस्रो भएका छन् यस वर्ष उत्कृष्ट यस वर्ष क्षेत्रीय स्तरको मूल्याङ्कनबाट सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपाल उत्कृष्ट भएको छ यस्तै क्षेत्रगत मूल्याङ्कनमा पनि सुदूरपश्चिमबाट जिल्ला अस्पताल अछाम पहिलो हुँदै पुरस्कृत भएको छ स्वास्थ्य मन्त्री गगन थापा मुख्य सचिव सोमलाल सुवेदी स्वास्थ्य सचिव डाक्टर सेनेन्द्र राज उप्रेती डाक्टर किरण रेग्मीले पुरस्कृतहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका छन् सोभि निर्वाचनमा डडेलधुरा बहुमुखी क्याम्पसमा सभापतिका लागि दुईजनाले उम्मेदवारी दिएका छन् काङ्ग्रेस निकटको नेपाल विद्यार्थी सङ्गठन नेबी सङ्घबाट जगत ऐरले उम्मेदवारी दर्ता गराएका छन् भने चार विद्यार्थी सङ्गठन तीन विद्यार्थी सङ्गठनहरू एमाले निकट अनिरा सुबियो माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी नयाँ शक्ति विद्यार्थी युनियनबाट संयुक्त रूपमा अनि राजोबियुकी प्रिया कुमारी मल्लले उम्मेदवारी दिएकी छन् तीन विद्यार्थी सङ्गठनबाट संयुक्त रूपमा सचिवमा अखिल क्रान्तिकारीबाट करण साउदले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा नयाँ शक्ति विद्यार्थी युनियनबाट महेश पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् उता नेवी सिंहबाट भने सचिवमा खेम अवस्थी र कोषाध्यक्षमा विमला साउदले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ नेवी सिंहबाट शनिबार नै उम्मेदवारी दर्ता गरिएको हो भने अन्य विद्यार्थी संगठनले संयुक्त रूपमा आइतबार अर्थात् हिजो मात्रै उम्मेदवारी दर्ता गराएका हुन् यसैगरी उता भित्रीमध्ये क्षेत्रमा रहेको त्रिवेणी बहुमुखी क्याम्पसमा पनि उम्मेद्वारी दर्ता गरिएको छ सभापतिका लागि अखिल क्रान्तिकारीबाट मोहन धामी अनि राजुबीबाट चक्र साउद र नेबी सिंहबाट कृष्ण धामीले उम्मेद्वारी दिएका छन् त्रिभुवन विश्वविद्यालयले फागुन अठारमै सोभि निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिइसकेको छ तालिका अनुसार फागुन चौध र पन्ध्र गतेका सबै कार्यक्रमहरू पन्ध्र र सोह्र गते बिहान साढे दस बजेसम्म सम्पन्न गर्न त्रिवीले सबै क्याम्पसलाई परिपत्र गरेको छ त्रिवी सोबि निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगा बहादुर मगरका अनुसार उम्मेद्वारी मनोनयन सोमबार बिहानसम्म हुनेछ यस वर्षको माध्यमिक शिक्षा परीक्षामा डडेलधुराबाट तीन हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् जिल्ला शिक्षा कार्यालय डडेलधुराले दिएको जानकारी अनुसार एसईई नाम दिएको परीक्षामा तीन हजार दुई सय अस्सी जना विद्यार्थीहरूले सहभागिता जनाउने भएका हुन् नियमिततर्फ साधारण धार अन्तर्गत दुई हजार पाँच सय एकसठी जना सहभागी हुने र प्राविधिक धारतर्फ जना सामेल हुने कार्यालयले जनाएको छ यस्तै ग्रेड वृद्धितर्फ भने पाँच सय जना परीक्षामा सामेल हुने भएको विद्यालय निरीक्षक नारद प्रसाद जोशीले जानकारी दिएका छन् दुई वा दुईभन्दा बढी विषयमा डी र ई ग्रेड ल्याएका विद्यार्थीहरू परीक्षामा ग्रेड वृद्धिका लागि सामेल हुन लागेका हुन् यस्तै गत वर्ष ग्रेड पद्धति लागू हुनुभन्दा पहिलेदेखि नै परीक्षामा सामेल भइरहेका अर्थात् इक्जाम तर्फका त्रियासीजना समेत परीक्षामा सहभागी हुने उनले जानकारी दिएका छन् एसएलसीको नाममा परिचित सो परीक्षाको नाम यस वर्षबाट एसई दिइएको छ चैत तीन गतेदेखि सञ्चालन हुने उक्त परीक्षामा डडेलधुरामा बाह्र केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय डडेलधुराले जनाएको छ यसैबीच ग्रेड वृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले डी र ई ग्रेड प्राप्त भएका विषयको मात्रै परीक्षा दिनुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ दुई वर्ष अघि सरकारले सुकुम्बासी समस्या समाधान सम्बन्धमा ल्याएको काम स्थगन हुँदा डडेलधुराका सुकुम्बासी मारमा भरेका छन् देशभरका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने र दर्ता नभएको जग्गा दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा दिने उद्देश्यले ल्याइएको कार्यक्रम विवादमा तानिएको हो दुई सालमा देशभरका भूमिहीन सुकुम्बासी र अव्यवस्थित वासीहरूलाई जग्गा उपलब्ध गराउने र दर्ता नभएको जग्गा दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा दिने उद्देश्यले ल्याइएको महत्वाकांक्षी कार्यक्रम विवाद सिर्जना भएपछि दुई वर्षदेखि काम ठप्प भएको हो धेरै पटक असफल भइसकेको सुकुम्बासी कार्यक्रम पछिल्लो समयमा पनि लक्षित वर्गबाट निवेदन आह्वान गरी सम्बन्धित गाविस तथा नगरपालिकाले दिएका सिफारिसका आधारमा दर्ता गरियो तर कार्यान्वयन नहुँदा निवेदकहरू पीडित भएको पीडित टीका दत्त ओझाले बताएका छन् भूमिहीन सुकुम्बासी र अव्यवस्थितवासी आवेदकहरूबाट विभिन्न किसिमको सिफारिस दस्तुर बाफत गाविसले तीन सय र नगरपालिकाले पाँच हजार दस रुपियाँसम्मको रकम लिएको थियो मालपोत कार्यालयबाट प्रक्रियामा रहेको आयोगको समिति कार्यालयले दिएका कागजात र सेवा दस्तुर र प्रक्रियाको बारेमा के हुन्छ कहिले हुन्छ कसरी हुन्छ भन्ने गठन र विघटनको औचित्य पुष्टि गर्न निवेदकले माग गरेका छन् भूमिहीन सुकुम्बासी र अव्यवस्थित भाषी आवेदकहरूबाट लिएका निवेदनहरू मालपोत कार्यालय डडेलधुराको दराजमा थन्किएको छ भने पाँच हजार दस दस्तुर लिई सिफारिस गर्ने अमरगढी नगरपालिकामा नगर क्षेत्रको तथ्याङ्कसम्म राखिएको छैन सुकुम्बासी कार्यक्रम अनिश्चितकालीन स्थगित भए पनि जनताले तिरेको रकम र परेको समस्याप्रति सरोकारवाला निकाय तथा राजनीतिक दलहरू चुप रहँदै सर्वसाधारण अन्यमा परेको आवेदक हरिप्रसाद ओझाले बताएका छन् महँगो दस्तुरतिर जग्गा पाउने आशमा डडेलधुवामा भूमिहीन सोह्र सुकुम्बासी तीन सय सतासी र अव्यवस्थितवासी दुई हजार आठ सय त्रियासी जनाले दिएको निवेदन फाइलहरू मालपोत कार्यालय अन्तर्गत सुकुम्बासी समस्या समाधान आएको जिल्ला समितिको दराजमा थन्किएका छन् सरकारमा बस्दा महत्वाकांक्षी कार्यक्रम प्रक्षेपण गर्ने तर कार्यान्वयनमा जाँदा अस्पष्ट फितलो भएर काम गर्ने नेपाल सरकारको पुरानै रोग भएकाले प्रत्येक कार्यक्रमहरू असफल हुँदै गएको सुकुम्बासीहरूले बताउने गरेका छन् अछामको भाटा काटिएमा एक किसानको बारीमा फरेको फर्सीमा भगवान शिवको रूप देखिएपछि पूजाआजा गर्नेको भिड बढेको छ भाटा काटिए चारका चेतबहादुर साउदको बारीमा फलेको फर्सीमा भगवान शिवको तस्विर र चन्द्रमाको चित्र देखिएपछि पूजाआजा गर्नेहरूको भिड बढेको हो बर्खायाममा फलेको फर्सीमा भगवान शिवको तस्विर स्पष्ट देखिएकाले धुपबत्ती बालेर पूजाआजा गर्न थालिएको स्थानीय पुरोहित काशीराम खनालले बताएका छन् फर्सीमा भगवान शिवको तस्विर देखिएपछि हेर्नको लागि छिमेकी गाउँका मानिसहरू पनि घुइँसो लाग्ने गरेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कैलालीमा लागू भएको सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत योजना छनौट कार्य अन्तिम चरणमा पुगेको छ यहाँका भारतसँग सीमा जोडिएका पाँच गाविस र एक नगरपालिका सहित धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा यो कार्यक्रम सञ्चालनमा आएको छ अहिलेसम्म पूर्वाधारतर्फका योजनामा रतनपुर र पैवारा गाविस बाहेक अन्य सबै गाविस र नगरपालिकाबाट योजना छनौट गरेर स्वीकृत भइसकेको जिल्ला विकास समिति कैलालीका सूचना अधिकृत तथा सीमा क्षेत्र विकास कार्यक्रमका सम्पर्क व्यक्ति शिवराज भाटले जानकारी दिएका छन् तर चालुतर्फका योजना भने गाविसबाट प्राप्त भएका योजनामा केही सुधार गर्नुपर्ने भएकाले स्वीकृत हुन बाँकी रहेका छन् बझाङको दौलीसौर गाविसमा शनिबार भएको हत्याका आरोपी दिपेन्द्र मोहरलाई जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् झडप हुँदा चौधजना प्रहरी र पन्ध्रजना स्थानीय बासिन्दा घाइते भएका छन् मृतकका आफन्त र केही स्थानीय बासिन्दाले आरोपीमाथि आक्रमण गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय भित्रै झडप समेत भएको छ भिडलाई तितरभित्र पार्न प्रहरले दुई राउन्ड हवाई फायर समेत गरेको छ हत्याका आरोपीलाई प्रहरी कार्यालयमा पुर्याउनै लाग्दा नसोचेको घटना बेहोर्नु परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताएका छन् आरोपीलाई हाम्रो जिम्मा लगाऊ हामी आफै कारवाही गर्छौं भनेर मुडा गर्न थाले डिएसपी चन्दले भने स्थिति अनियन्त्रित हुन अवस्था आएपछि हवाई फायर र लाठी लाठीचार्ज गर्नु परेको हो खेलिरहेको भलिबल सडकमा खसेको र जीपले कुल्चेर बल फुटाएको विषयमा गाडीका सहचालक दिनेश बोहरा र स्थानीय दिपेन्द्र भनिनी ढेप बोहराको झगडा हुँदा शनिबार बेलुका दौलीचौर गाविसका जीपका सहचालक दिनेश बोहराको ज्यान गएको थियो सुदूरपश्चिम क्षेत्रमा एक लाख रुपियाँ राशिको साहित्यिक पुरस्कारको घोषणा गरिएको छ महाकाव्यकार तथा कवि मणिराज जोशीको नामबाट उनका छोराहरू गोविन्दराज जोशी वासुदेव जोशी तथा बुहारी तारा रोस्यारा जोशीले दस लाख रुपियाँको अक्षय कोष स्थापना गरी पुरस्कारको घोषणा गरेका हुन् अक्षय कोषको ब्याजबाट आउने एक लाख नगदको मणिराज बाङ्मय राष्ट्रिय पुरस्कार अर्को वर्षदेखि दिइने भएको छ सुदूरपश्चिममा यो सर्वाधिक राशिको साहित्यिक पुरस्कार हुनेछ धनगढीमा आयोजित कार्यक्रममा अक्षयको स्थापना गर्ने परिवार र पुरस्कार सञ्चालन गर्ने संस्थाबीच सम्झौता भएको हो पुरस्कारको सञ्चालन नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले गर्ने भएको छ सुदूरपश्चिममा रहेर कला साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने कुनै एक व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले जानकारी दिएका छन् चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलाडी पिपलाडी नगरपालिका एकका भोजराज डगौराको बिजोग भएको छ मलेसियामा चार वर्ष दुःख गरेर कमाएको दस लाख र घरभित्र रहेका सबै गरगहना लिएर उनाचालिस वर्षीय श्रीमती मन्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् दुई छोरा र एक छोरीकी आमा रहेकी मन्जु भोज र आज मलेसियाबाट फर्कनुभन्दा तीन दिन अघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन् माइतमा रहेकी बजीलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका साथ भकुण्डाका खुसीराम डगौरासँग भागेर गएको भोजराजले बताएका छन् बिचमा सदा मेरै घरमा खुसीरामको आउजाउ बढेको रहेछ उनले भने त्यसले श्रीमतीसँगै कमाएको पैसा समेत लग्यो उनले भने भगाएर लगेकी श्रीमतीलाई उसैले लुकाएर राखेको छ खुसीराम विरुद्ध भोजराजले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा समेत दायर गरेका छन् भोजराजले बुढी आमाको ज्येष्ठ नागरिक भत्ता बाफतको दस हजार छोरीको कानमा लगाएको आधा तोला सुन घरमा रहेको अरू अढाई तोला सुन र वृद्ध आमाको सुनको फुली समेत निकालेर लगेको बताएका छन् विदेशबाट प्रति महिना आइमी गरेर पैसा पठाउँथे उनले बैङ्कमा पैसा राख्दै आएको जवाफ दिन्थिन् उनले भने विदेशबाट फर्केर बैङ्क खातामा हेर्दा एक लाख अठासी हजार नगद रकम मात्रै फेला परेको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित चारवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ कञ्चनपुरमा हिजो बिहान पाउने बाह्र बजे मोटरसाइकलले मोटर साइकल यात्रुलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् घाइते हुनेमा वर्ष पन्ध्रकी गीता तिरुवा रहेकी छन् यस्तै साँझ पाँच बजे कञ्चनपुरमै मोटरसाइकलको ठक्करबाट